पुर चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्क सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथ साथै एसियन को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोप Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै अध्यक्षका प्रत्याशी दुवै नेताद्वारा आफ्नो जित सुनिश्चित भएको दावी उपचारका क्रममा अमेरिकामा रहनुभएका प्रधानमन्त्री कोरेला अर्को साता स्वदेश फर्कने तीन महिनापछि पुनः परीक्षण गर्नुपर्ने चिकित्सकको सुझाव संविधान निर्माणमा संहिताको विषयलाई प्रमुख मुद्दा बनाउने ए नेकपा माओवादीको अडान काठमाडौँका सहायक न्यायाधिवक्ता विरूद्ध विशेष अदालतमा मुद्दा दायर चीनमा स्कूल बस दुर्घटना हुँदा एघार जनाको मृत्यु इजरायल र प्यालेस्टाइन बीच उत्पन्न तनाव अन्त्यका लागि दुवै पक्षलाई सहयोग गर्न अमेरिका तयार र चिलीका स्ट्राइकर एलेक्सिस सान्जेल आर्सनलमा आबद्ध तीन करोड़ पचास लाख पाउन्डमा सम्झौता नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा WWW dot radio Arpan dot com dot एनपीबाट के साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनिता रियालसँगै सुजिता हमालको समाचार विस्तारमा काठमाडौँमा जारी नेकपा एमालेको नौ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि केही बेर अगाडिदेखि नै मतदान शुरू भएको छ मतपत्र छपाएमा ढिलाइ भएकाले मतदान झण्डै पाँच सात सात घण्टा ढिलाइ गरी शुरू भएको हो दुईवटा लाइनमा बसेर मतदान गर्ने व्यवस्था मिलाइएको छ अध्यक्षका दुई प्रत्याशी माधव कुमार नेपाल र केपी शर्मा ओलीले प्यानलै सहित उम्मेद्वारी दर्ता गराएपछि मतपत्रमै प्यानल छुट्याइएको छ यसैबीच अध्यक्षका प्रत्याशी दुवै नेताले आफ्नो जित सुनिश्चित भएको दावी गर्नुभएको छ नेपाल समूहबाट उपाध्यक्षमा युवराज गेवाली भीम रावल अष्टलक्ष्मी साके लालबाबु पण्डित र राजेन्द्र पाण्डे उम्मेद्वार रहनु भएको छ त्यस्तै महासचिवमा सुरेन्द्र पाण्डे उपमहासचिवमा घनश्याम भूषाल र सचिवमा योगेश भट्टराई गोकर्ण विष्ट भीम आचार्य परशुराम मेघी गुरूङ उम्मेद्वार रहनु भएको छ त्यसै ओली समूहबाट उपाध्यक्षमा वामदेव गौतम विद्या भण्डारी किरण गुरूङ प्रदीप नेपाल उम्मेद्वार हुनुहुन्छ भने महासचिवमा ईश्वर पोखरेल उपमहासचिवमा विष्णु पौडेल र शंकर पोखरेल तथा सचिवमा प्रदीप गेवाली विष्णु रिमाल पृथ्वी सुब्बा गुरूङ केशवलाल श्रेष्ठ र रघुवीर महासेठ उम्मेद्वार रहनु भएको छ महाधिवेशनबाट एक सय उनासाठी सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ अनुशासन आयोगको अध्यक्ष पनि निर्वाचनबाटै छानिनेछ आयोगको अध्यक्षमा नेपाल पक्षबाट अमृत बोहरा र ओली पक्षबाट केशव बडा दाहालले उम्मेद्वारी दिनुभएको छ निर्वाचन समितिले यसअघि नै दुई हजार एक सय छयत्तर प्रतिनिधि रहेको मतदाता नामावली सार्वजनिक गरिसकेको छ उपचारका क्रममा अमेरिकामा रहनुभएका प्रधानमन्त्री सुशील कोइराला अर्को साता स्वदेश फर्किनु हुने भएको छ उपचारमा संलग्न चिकित्सकहरूसँग एक दुई दिनमा अन्तिम परामर्श गरेपछि फर्किने मिति तय हुनेछ संयुक्त राष्ट्र संघका लागि न्यूयोर्क स्थित नेपाली स्थायी नियोगका अनुसार चिकित्सकहरूले कोइरालालाई तीन महिनापछि पुनः परीक्षण गर्नुपर्ने सुझाव दिएका छन् कोइरालासँगै रहनुभएका निजी चिकित्सक डाक्टर करवीरनाथ योगीले कोइरालाको स्वास्थ्यमा राम्रो छ वहाँको न्यूयोर्क स्थित मेमोरियल स्नोल केटरिङ क्यान्सर अस्पतालमा पाँच पटक रेडियोथेरापी गरिएको छ फुक्सुमा दाग देखिएपछि उहाँ असार दुई गति अमेरिका जानु भएको थियो परीक्षणका क्रममा उहाँलाई क्यान्सर भएको पुष्टि भएको थियो विश्व जनसंख्या दिवस नेपालमा पनि मनाइएको छ संयुक्त राष्ट्र संघको आह्वान अनुसार हरेक वर्ष जुलाई एघारमा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सम्बन्धी संघ संस्थाको पहलमा विभिन्न कार्यक्रम भएका छन् यस वर्ष जनसंख्या दिवसको नारा युवामा लगानी गरौं भन्ने राखिएको छ दिवसको अवसरमा शुभकामना दिनुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले देश विकासमा युवा जनशक्तिलाई परिचालन गर्न राज्यले युवाहरूको पहिचान गरी विशेष नीति र कार्ययोजना परिवर्तन ल्याउने बताउनु भएको छ उहाँहरूले हाम्रो जस्तो देशले युवामा लगानी गर्न सके देश विकासमा ठूलो टेवा पुग्ने बताउनु भएको छ यस्तै मन्त्रालयका सचिव डाक्टर प्रवीण मिश्र र सहसचिव टोप नारायण शर्माले पनि दिवसका अवसरमा शुभकामना दिनुहुँदै देश विकासमा युवा परिचालनका साथै उनीहरूमाथि राज्यले संवेदनशील भएर लगानी गर्न सके प्रतिफल पनि पाउन सकिने बताउनु भएको छ विश्वमा दसदेखि चौबिस वर्षलाई युवा मानेको छ अनुसार नेपालमा यो उमेरका करिब तेत्तीस प्रतिशत जनसंख्या रहेको मन्त्रालयले जनाएको छ एकीकृत नेकपा माओवादीले संविधान निर्माणमा संघीयताको विषयलाई प्रमुख मुद्दा बनाउने भएको छ अध्यक्ष दाल निवास लाजिमपातमा आज बिहान बसेको स्थायी कमिटिको बैठकले यस्तो निर्णय गरेको हो दोस्रो संविधान सभाबाट नेपाली कंग्रेस र नेकपा एमाले प्रमुख शक्तिका रूपमा आएपछि ए नेकपा माओवादीले मधेसवादी दलहरू लगायतका अन्य साना दलसँग कार्यगत एकता गर्ने कार्य शुरू गरेको छ बैठकमा कंग्रेस र एमाले संविधान निर्माणमा पिरेर जाने संकेत गरेमा आफ्नो नेतृत्वको मोर्चालाई आन्दोलनमा उतार्ने सहमति भएको बताएको छ संविधान सभामा नमिलेका मुख्य विषय संघीय तर राज्यको पुनर्संरचनामा कड़ा भएर प्रस्तुत हुने लगायतका विषयहरूमा छलफल भएको बताइएको छ छलफलमा पार्टीको आगामी कार्यदिशा संविधान निर्माण र मधेसवादी लगायतका दलहरूसँग भएको संविधान निर्माण र संघीयताका विषयमा भएको कार्यगत एकताका विषयमा छलफल भएको अध्यक्ष पुष्पकमल दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो हिजो मात्रै एकीकृत नेकपा माओवादी मधेसवादी र अन्य साना दल गरी सात पार्टीबीच कार्यगत एकता भएको थियो थियो अर्को बैठक भोलि बिहान दाल निवास लाजिमपाटमै बस्नेछ सरकारले आर्थिक वर्ष दुई हजार एकात्तर बहत्तरको वार्षिक बजेट आगामी असार उनातिस गते सार्वजनिक गर्ने भएपछि सबै मन्त्रालयहरू यति बेला बजेट मिलाउने चटारोमा परेका छन् संसदबाट सरकारका नीति तथा कार्यक्रम पारित भएपछि आएका सुझावका आधारमा मन्त्रालयगत बजेट मिलाउने र छलफल गर्ने प्रचलन रहेको छ बजेटको अन्तिम समयमा आएर कंग्रेस सभासदहरूले हरेक निर्वाचन क्षेत्रमा पाँच करोड़ रकम माग गरेपछि अर्थ स्थानीय विकास भौतिक योजना तथा निर्माण शिक्षा र स्वास्थ्य लगायतका मन्त्रालयहरू बढ़ी तनावमा परेको बताइएको छ बजेट सार्वजनिक गर्न दुई दिन मात्र बाँकी रहेको समयमा विभिन्न राजनीतिक दलहरूबाट पनि तनाव आएको राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले जनाएको छ अर्थ मन्त्रालय कर्मचारीका अनुसार आज दिनभरमा मन्त्रालयगत विवरण मिलाउने र भोलि अबेरसम्ममा सबै शीर्षकहरू मिलाउने तयारी भइरहेको छ मन्त्रालयका अनुसार कुल बजेट झण्डै छ खर्ब हाराहारीमा ल्याउने तयारी भएको छ उता कंग्रेस केन्द्रीय सदस्य सभासदहरूले कंग्रेस संसदीय दलले पारित गरेको निर्णय जसरी पनि कार्यान्वयन हुनुपर्ने बताएका छन् प्रत्येक सभासदले पाउने पाँच करोड़ रकम खर्च गर्नका लागि सरकार र दलहरू मिलेर संयन्त्र तयार गरिने भएकाले यसमा अनियमितता हुने कुरामा आशंका नगर्न पूर्व अर्थमन्त्री एवं अर्थविदहरूलाई आग्रह गरिएको कंग्रेस सभासद रामहरि खतिवड़ाले बताउनु भएको छ घुस लिएको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका सहायक न्यायाधीश न्यायाधिवक्ता रामबहादुर थापा र नायब सुब्बा केदार प्रसाद अर्याल विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ सोरी मुद्दामा पक्राउ गरेका एकजनाको मुद्दा मिलाई दिने शर्तमा पच्चीस हजार घुस लिएको पुष्टि भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थापा र अर्याल विरूद्ध आज मुद्दा दर्ता गरेको हो अख्तियारले उनीहरूलाई अधिसम्मको कारवाहीको माग समेत गरेको छ कोठामै बसेर गर्भवती महिलाको अवस्थाबारे जानकारी लिने र दिन सकिने प्रविधि चितवनको जुवानी सामुदायिक पुस्तकालयले भित्राएको छ आमाको माया कार्यक्रम अन्तर्गत चितवनमा सो प्रविधि भित्राइएको हो डेढ महिनादेखि सो कार्यक्रम परीक्षणका रूपमा चलिरहेको पुस्तकालयका अध्यक्ष केशव राज आचार्यले जानकारी दिनुभएको छ गर्भवती महिला र शिशुको अवस्थामा सुधार गर्दै उनीहरूलाई शत प्रतिशत अस्पताल सेवा पुर्याउने उद्देश्यले यो प्रविधि भित्राइएको हो आमाको माया मोबाइल एप्लिकेशन मार्फत सो सूचना सम्बन्धित ठाउँमा पुग्ने पुस्तकालयले जनाएको छ सो कार्यक्रमका लागि चितवनको बछौली गाविसमा नौजना स्वास्थ्य स्वयंसेवीका लागि सुविधायुक्त माइक्रोम्याक्सको मोबाइल समेत उपलब्ध गराइएको छ स्वयंसेविकाहरूले घर घरमै पुगेर गर्भवती महिलाको अवस्थाबारे मोबाइलमा टाइप गरेपछि सर्भर मार्फत सो जानकारी कन्ट्रोल कक्षमा पुग्ने र सो कन्ट्रोल कक्षबाट आवश्यक सावधानीका सूचनाहरू गर्भवती महिलालाई दिने गरिएको छ कति हप्तामा शिशु र आमाको स्वास्थ्य अवस्था कस्तो हुन्छ भन्ने सम्मको जानकारी मोबाइल एप्लिकेशनबाट गर्ने गरिएको स्वास्थ्य स्वयंसेविका अर्चना दवाड़ीले बताउनु भएको छ यदि चिकित्सकको भनाई अनुसार मेल खाएन र महिलामा समस्या देखियो भने तुरन्त स्वास्थ्य संस्थामा जान सोही एप्लिकेशन मार्फत नै सूचना दिने प्रविधि यसमा रहेको छ सो क्रममा गर्भवती महिलालाई हरेक हप्तामा शिशुमा हुने अवस्थाका बारेमा भिडियो र अडियो सामग्री मार्फत पनि सूचना दिने गरिएको छ कुनै अवस्थामा गर्भवतीमा समस्या आए नआएको पनि जानकारी हुने र सोही बेला चिकित्सकीय सेवा समेत दिन सकिने अध्यक्ष आचार्यले जानकारी दिनुभएको छ सो कार्यक्रम अहिले बछौली गाविसमा सत्ताइस गर्भवतीको रेकर्ड गरिएको छ केही गर्भवती आफैले मोबाइल एप्लिकेशन मार्फत जानकारी लिने र दिने गरेको पुस्तकालयको स्वास्थ्य उपसमितिका संयोजक रामप्रसाद सापकोटाले बताउनुभयो चितवनलाई सन् दुई हजार पन्ध्रभित्र साक्षर जिल्ला घोषणा गरिने अभियानलाई तीव्रता दिएको छ अभियान अन्तर्गत जिल्लाका गाविस र नगरपालिकालाई साक्षर घोषणा गर्ने क्रम पनि बढ़ेको छ जिल्लामा हालसम्म उन्नाइसवटा गाविस तथा दुईवटा नगरपालिका साक्षर घोषणा गरिसकेको छ भने रत्नगर र भरतपुर नगरपालिका केही ओडा पनि साक्षर घोषणा भइसकेका छन् नेपालमै पहिलो पटक जिल्लाको फुलबारी गाविसलाई साक्षर गाविस घोषणा गरिएको थियो त्यसपछि अन्य गाविस तथा नगरपालिकालाई अक्षर घोषणा गर्ने क्रम शुरू भएको हो चितवनमा हालसम्म फुलबारी गाविस सेर गीतानगर शिवानगर शारदानगर भण्डारा दिव्यनगर कल्याणपुर बगौडा पदमपुर जगतपुर पिठुवा साक्षर घोषणा भएका छन् त्यसै गरी जुटपानी पार्वतीपुर मैखौली शुक्रनगर गर्दी चण्डी भन्ज्याङ अयोध्यापुरी बछौली र पिपली गाविस साक्षर घोषणा भइसकेको जिल्ला शिक्षा कार्यालय चितवनले सुनाएको छ यस्तै जिल्लाका चारवटा नगरपालिका मध्ये खैरेनी र चित्रवन नगरपालिका नगरपालिका पनि साक्षर नगर घोषणा भइसकेका छन् यस्तै शनिबार कठार गाविस तथा यही असार एकतीस गते रत्नगर नगरपालिका साक्षर नगर घोषणा गरिने तयारीमा छ पूर्व पश्चिम लोकमार्ग अन्तर्गत नवलपरासीको सेतापानीमा एम्बुलेन्स पल्टदा चारजना घाइते भएका छन् घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ भैरहवाबाट भरतपुरका लागि छुटेको लुएक ज दुई चार छ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई पल्टदा बिरामी बालकको अवस्था थप गम्भीर भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ एम्बुलेन्सका चालक प्रहरीको नियन्त्रणमा रहेको र बिरामीहरूको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ मोरङमा हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ आज बिहान बेलबारी एकमा हात्तीको आक्रमणबाट बेलबारी एकका पैंतालिस वर्षीय सूर्य भण्डारीको ज्यान गएको हो साइकलमा फडानीतर्फ गइरहेको बेला भण्डारीलाई जंगली हात्तीले आक्रमण गरेको स्थानीयले बताएका छन् हात्तीको आक्रमणको क्रममा भण्डारीको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरीकाले मोरङले जनाएको छ उता मोरङको भैरवनमा रूख ढलेर कार कारले किस्दा एकजनाको ज्यान गएको छ बैरवन नौको रमाइलो काने पोखरी सड़क खण्डको सड़क खण्डमा को एक चौध चालिस नम्बरको मारुति कारलाई रुख ढलेर किस्दा सुनसरी तहराकी मञ्जुकुमारी कुमारी धमलाको ज्यान गएको हो दुर्घटनामा घाइते भएका कार चालक बैरवन आठका अठाइस वर्षीय प्रेम श्रेष्ठको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ झण्डै एक हप्ता स्थिर रहेको सुनको भाव आज भने बढेको छ गएको शुक्रबारदेखि त्रिपन्न हजार छ सय रूपियाँमा सुनको कारोबार भइरहेकोमा आज भने तोलामा आठ सय रूपियाँ बढेको छ सुन प्रति तोला चौन्न हजार चार सय रूपियाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ यस्तै चाँदीको भाव पनि तोलामा रूपियाँ बढेको छ चाँदी तोलाको आठ सय पचास रुपियाँमा कारोबार भएको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौं सरकारले ल्याउन लागेको नयाँ आर्थिक वर्षको बजेटमा कुन क्षेत्रलाई बढ़ी प्राथमिकता दिनु उपयुक्त होला ए कृषि बी शिक्षा र सी स्वास्थ्य तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए कृषि भन्ने पचास प्रतिशत बी शिक्षा भन्ने छब्बीस प्रतिशत र सी स्वास्थ्य भन्नेमा चौबिस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ राज्यले युवाहरूको पहिचान गरी विशेष नीति र कार्ययोजना ल्याउने स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीको भनाईप्रति तपाईँको विचार के छ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 संस्था सिन्हाले जनाएको छ सिनमै गत साता भएको बस दुर्घटनामा जना स्कूले बालबालिका मारिएका थिए अमेरिकी राष्ट्रपति बराक ओबामाले इजरायल र बीच गाजा क्षेत्रमा उत्पन्न तनावन्त्यका लागि दुवै पक्षलाई सहयोग गर्न आफू तयार भएको बताउनु भएको छ प्यालेस्तानी संगठन हमाजले इजरायलमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले गाजा क्षेत्रमा हवाई हमला जारी राखेको छ इजरायली सेनाको आक्रमणमा अस्सी भन्दा बढ़ीको मृत्यु भइसकेको छ अमेरिकी राष्ट्रपति ओबामाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई फोन गरी संयम हुन समेत आग्रह गर्नुभएको छ तर नेतान्याहुले प्यालेस्टाइनको हमाज संगठन पछि नहटे गाजा क्षेत्रमा आक्रमणलाई अझै तीव्र पार्ने चेतावनी दिनुभएको छ यसअघि संयुक्त राष्ट्रसंघका महासचिव बाङ्की मुनले इजरायल र प्यालेस्टाइन बीच बढ्दो तनावबारे छलफल गर्न आपतकालीन बैठक बोलाउनु भएको थियो महासचिव मुनले दुई देशले घातक हतियारसहित आक्रमण गर्दा सर्वसाधारणहरू त्यसको चपेटामा परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ अब खेल समाचार चिलिका football striker Alexis Sanchez English club आर्सनमा आबद्ध भएका छन् उनी तीन करोड़ पचास लाख पाउन्डमा बार्सिनोलाबाट आर्सनमा गएका हुन् उनले आर्सनलबाट हप्ताको एक लाख चालिस हजार पाउन्ड तलब पाउनेछन् आर्सनलसँग चार वर्षको सम्झौता गरेको सान्चेन्जले इङ्ग्लिस प्रिमियर लिग र च्याम्पियन्स लिग खेल्ने आफ्नो पुरानो सहना रहेको भन्दै यो सम्झौताबाट खुशी लागेको बताएका छन् उनले आर्सनले सत्र नम्बर नम्बरको जर्सी पाएका छन् सान्चेन सन् दुई हजार एघारमा दुई करोड़ पाउन्ड भन्दा केही ट्रान्सफर फी र एक करोड़ बोनस पाउन गरी पाउने गरी इटालीको ओडिनेस क्लबबाट बार्सिलोना आएका थिए सन् दुई हजार एघारमा तीन करोड़ बीस लाख पाउण्ड बराबरको त्यो सम्झौता चिलिका फुटबल खेलाड़ीले गरेको सबैभन्दा धेरै रकमको सम्झौता थियो विश्वकपमा उनको टीम चिली प्री क्वार्टर फाइनलबाटै घर फर्किए पनि विश्वकपमा राम्रो प्रदर्शन गरेका उनले दुई गोल गरेका थिए चिलीका लागि उनले सत्तालिस खेलमा बाह्र गोल गरेका छन् पच्चीस वर्षका सान्चेनले बार्सिनोका लागि भने एक सय एकचालिस खेल खेल्दै सत्तालिस गोल गरेका थिए साँझ पाँच बजेको अर्पण बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै अध्यक्षका प्रत्याशी दुवै नेताद्वारा आफ्नो जित सुनिश्चित भएको दावी उपचारका क्रममा अमेरिकामा रहनुभएका प्रधानमन्त्री कोइलारको साता देश फर्किने तीन महिनापछि पुनः परीक्षण गर्नुपर्ने चिकित्सकको सुझाव संविधान निर्माणमा संहिताको विषयलाई प्रमुख मुद्दा बनाउने ए नेकपा माओवादीको अडान काठमाडौँका सहायक न्यायाधिवक्ता विरूद्ध विशेष अदालतमा मुद्दा दायर चीनमा स्कूल बस दुर्घटना हुँदा एघार जनाको मृत्यु इजरायल र प्यालेस्टाइन बीच उत्पन्न तनाव अन्त्यका लागि दुवै पक्षलाई सहयोग गर्न अमेरिका तयार र चिलीका स्ट्राइकर एलेक्सिस सान्जेल आर्सनलमा आबद्ध तीन करोड़ पचास लाख पाउन्डमा सम्झौता हवस्त त साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो अनिता अर्याल र सुजिता हमाल बिदा हुन्छौ नमस्कार यस अर्पण बुलेटिनको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर